सेयर पनि गरिरहेका हुन्छौँ कार्यक्रम मुटुदेखि मुटुसम्ममा हामी विशेष गरी प्रेमका जिन्दगीका कुराहरू गर्छौँ तपाईँले आफ्नो मान्छेको लागि आफन्तको लागि अनि साथीहरूको लागि पठाउनु भएको विभिन्न सन्देशहरू लिन्छौँ र तपाईँको शृङ्गारिक गजल मुक्तक सायरी कविता र मनको भावनाहरूलाई पनि स्थान दिने गर्छौँ तपाईँ पनि यदि यी सबै कुराहरूमध्ये कुनै पनि कुरा पठाउन चाहनुहुन्छ भने तपाईँले हामीलाई फेसबुकमा सिधै म्यासेज गर्न वा पोस्ट मुनि कमेन्ट गर्न सक्नुहुन्छ त्यसको लागि चाहिँ फेसबुकमा रेडियो अनमोलको फेसबुक पोस्टमा कमेन्ट गर्नुभए पनि हुन्छ तपाईँले रेडियो अनमोल भनेर सर्च गर्नुभयो भने हाम्रो फेसबुक पोस्ट देख्नुहुन्छ त्यसै गरी तपाईँले फेसबुक डट कम स्ल्यास सबै सौगात अनुराग सिधै टाइप गर्नुभयो भने हाम्रो फेसबुक पेज सबै सौगात देखा पर्छ र त्यहाँ हामीले मुटुदेखि मुटुसम्मको लागि पोस्ट गरेका छौँ त्यो पोस्टको मुनि कमेन्ट गर्न सक्नुहुन्छ अथवा त्यो पेजमा सिधै म्यासेज पनि गर्न सक्नुहुन्छ यो जानकारी तपाईँलाई मैले गराएँ आज मैले तपाईँले गत साता पठाउनुभएका कमेन्टहरू राखेको छु र सन्देशहरूलाई लिएको छु ती सन्देशहरूलाई कार्यक्रममा स्थान दिनेछु र आज तपाईँले गर्नुभएका कमेन्टहरूलाई चाहिँ म आउँदो साताको कार्यक्रममा स्थान दिनेछु त्यसैले आज पनि तपाईँ कमेन्ट गर्दै गर्नुहोला र गत साताका तपाईँका कमेन्टहरू सुन्न पनि तयार भएर बस्नुहोला ती सन्देशहरू राख्नुभन्दा अगाडि आउनुहोस् सुनौ एउटा सुमधुर साङ्गीतिक आवाज यो सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म तपाईँ रेडियो अनमोल नब्बे मेगा हार्ज हाम्रो पात्र मोबाइल एप र W W W dot radio Anmol dot कमबाट प्रत्यक्ष सुनिरहनु भएको छ र म छु तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्ममा अब भने तपाईँकै सन्देशहरू राख्दैछु पहिलो सन्देश राख्दैछु हाम्रो नियमित श्रोता हुनुहुन्छ रामु केसी अन्जान र उहाँ निकै राम्रो मुक्तक गजलहरू लेख्नुहुन्छ आज उहाँको दुईवटा मुक्तकहरू कार्यक्रममा स्थान दिँदैछु उहाँले लेख्नुभएको मुक्तक यस्तो छ तिमी जस्तै महान लक्ष्मी कहीँ पाउँदिन तिमी जस्तै महान लक्ष्मी कहीँ पाउँदिन तिमी बाहेक बरु अन्त आँखा लाउँदिन <laughs> तिमी जस्तै महान लक्ष्मी कहीँ पाउँदिन तिमी बाहेक बरु अन्त आँखा लाउँदिन यदि तिमी तोड्छौ भने यो पवित्र नातालाई यदि तिमी तोड्छौ भने यो पवित्र नातालाई तिम्रो कसम मर्छु यतै म घरमा आउँदिन तिमी बाहेक बरु अन्त आँखा लाउँदिन तिमी जस्तै महान लक्ष्मी कहीँ पाउँदिन यो निकै नै राम्रो मुक्तक लेख्नु भएको छ रामु केसी अन्जान गुल्मी इस्मा गाउँपालिका पालुखाको मान्छे हो हाल युरोपबाट सबैजनामा मिठो माया अनि धेरै सम्झना लभ यु अल भन्नुभएको छ रामुजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ यस्तै राम्रो राम्रो मुक्तकहरू आगामी दिनमा पनि तपाईँको आउँदै गरोस् र उहाँको अर्को मुक्तक पनि छ उहाँले कमेन्ट गर्नुभएको थियो मुक्तक हाँस्नुपर्छ समाजको डर भए पनि हाँस्नुपर्छ समाजको डर भए पनि गाउँदेखि धेरै टाढा सहर भए पनि हाँस्नुपर्छ समाजको डर भए पनि गाउँदेखि धेरै टाढा सहर भए पनि हाँसी खुसी सँगै बसी दुःख साट्ने हो हाँसी खुसी सँगै बसी दुःख साट्ने हो चुइने छानो झोपडीको घर भए पनि गाउँदेखि धेरै टाढा सहर भए पनि हाँस्नुपर्छ समाजको डर भए पनि निकै नै राम्रो मुक्तकको लागि पनि यहाँलाई धेरै धन्यवाद छ अनि मुक्तकसँगै उहाँले सुन्दर एउटा तस्विर पनि पठाउनु भएको छ र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको यस्तै मुक्तकको हामी अपेक्षा गर्छौँ रामुजी रामु केसी अन्जानको यो मिठो मुक्तक पठाउनु भएको थियो उहाँ हाल युरोपमा हुनुहुन्छ उहाँ गुल्मी इस्मा गाउँपालिका पालुखामा उहाँको स्थायी घर हो त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ पर्सेली कान्छाजीले लेख्नुहुन्छ गुड नाइट एन्ड रात्रिकालीन दर्शन हजुर म मनी सुन्दैछु हजुरको रात्रिकालीन कार्यक्रम म नेपाल भारत मैत्री रेडियो श्रोता सङ्घको मेम्बर कालिका माई गाउँपालिका दुई पर्सा जिल्लाबाट पर्सेली कान्छा कार्यक्रम मार्फत रात्रिकालीन सन्देश राख्नु पर्दा साथीहरू अप्सरा दाहाल भट्टराई विजय पौडेल सर जमिन्दार बाबुको इमान्दार छोरो पूजा योङहाङ मगर्नी मनिषा थापा लक्ष्मी पौडेल प्रतीक्षा टी मगर लगायत सम्पूर्ण साथीहरूमा शुभ सपनीको मिठो कामना ल नमस्कार शुभ दिन शुभरात्रि भन्नुभएको छ पर्सिली कान्छाजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ आज तपाईँको कमेन्ट मैले पहिलोपटक पढेको हो कि जस्तो लाग्यो आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ हाम्रो नियमित श्रोता हुनुहुन्छ तर छोटो कमेन्ट गर्नुहुन्छ सफिरा सृजना सुनवार उहाँले miss you hello hi good night अललाई मिस यु भन्नुभएको छ यहाँलाई पनि यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ विजय पौडेलजीले लेख्नुहुन्छ हेलो नमस्कार हजुर sweet remember I am from Nepal Bharat मैत्री रेडियो श्रोता सङ्घ मधेस प्रदेश ब्रिगन्जबाट हजुर मार्फत राज्यकालीन सम्झना स्वरूप कुर्बान हवारी रामलाल सुमन सम्बुद चौधरी प्रकाश साक्य रामाधार मेहता हिम्मत खड्की पूर्वेली खुसी ममता पोया राई उपासा पर्सेली कान्छा तेज शशि गिरी अनिता भण्डारी त्यसै गरी निर्जला राई हिमा राई हिमा त्यसै गरी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 तपाईँको शृङ्गारिक गजल मुक्तक सायरी कविताहरू छन् भने पनि हामीलाई पठाउन सक्नुहुन्छ त्यसका लागि भने तपाईँले रेडियो अनमोलको फेसबुक पोस्टमा गएर कमेन्ट गर्न सक्नुहुन्छ हामीले पोस्ट गरेका छौँ त्यसै गरी तपाईँले फेसबुकमा सबि सौगात भन्ने फेसबुक पेज सर्च गर्नुभयो भने हाम्रो त्यो पेजमा पनि मुटुदेखि मुटुसम्मको लागि पोस्ट गरेका छौँ र तपाईँले त्यो पोस्ट मुनि कमेन्ट गर्न सक्नुहुन्छ र तपाईँले गर्नुभएका कमेन्टहरूलाई हामी कार्यक्रममा स्थान दिन्छौँ र आज तपाईँले गत साता गर्नुभएका कमेन्टहरू सुनिरहनु भएको छ तपाईँले आज गर्नुभएका कमेन्टहरूलाई चाहिँ म आउँदो साताको कार्यक्रममा स्थान दिनेछु र अब फेरि तपाईँकै कमेन्टहरू राख्न चाहन्छु यो कमेन्ट गर्नुभएको छ हाम्रो नियमित श्रोता हुनुहुन्छ युक्त प्रसाद श्रेष्ठजी लेख्नुहुन्छ रात्रिकालीन नमस्कार आराम हुनुहुन्छ म कोहलपुर बाँकेबाट युक्त प्रसाद श्रेष्ठ यो तपाईँको कार्यक्रम धेरै राम्रो छ भन्नुभएको छ धेरै धन्यवाद छ युक्त प्रसादजी तपाईँको यो कमेन्टको लागि कार्यक्रम मन पराइदिनु भएकोमा अनि उहाँ लेख्नुहुन्छ कार्यक्रम मार्फत सम्झनु पर्दा जीवनसङ्गी हिरा श्रेष्ठ अनि बहिनीहरू भूमिका राई तामाङ फुच्ची करिश्मा बस्नेत सरिना तमु प्रियसी पवित्रा मगर केशव केसु हिमा राई सबिना मगर कमला मुखिया मुना मुखिया त्यसै गरी डाइ दिभे श्रेष्ठ त्यसै गरी मिडिया प्रेमी ममता पोया रचना चौहान त्यसै गरी नवीना बी निस्मा राई प्रेमी मगर्नी आयुषा सानु गुरुङ तारा भुजेल विनिता सुनवार लिम्बुनी रिना लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ युक्त प्रसादजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ यो कमेन्ट कसले गर्नुभएको छ म हेर्दैछु यो कमेन्ट गर्नुभएको छ स्मृति लामाजीले र उहाँको यो कमेन्ट पनि पहिलोपटक हो कि जस्तो लाग्यो स्मृतिजी धेरै धन्यवाद छ र उहाँ लेख्नुहुन्छ यदि छुट्टिएर खुसी मिल्ने भए ती रुखबाट झरेका पातहरू कहिले ओल्याउने थिएन होला hi it's me Smriti Lama good night to all भन्नुभएको छ धेरै धन्यवाद छ स्मृतिजी र तपाईँले साँच्चै धेरै गहन कुरा लेख्नुभएको छ हुन त हामीले सानैदेखि सुन्दै आएको अथवा भनौँ किशोर अवस्थामा प्रवेश गरेपछि अझ धेरै सुनेको कुरा चाहिँ के हो भने जति टाढा हुन्छ त्यति माया गाढा हुन्छ तर साँच्चै स्मृतिजीले भन्नुभएको जस्तै रुखबाट छुटेपछि पातमा केही न केही असर त पर्छ पातको अस्तित्व मेटिन्छ त्यसै गरी हामी टाढा बसेर माया गाढा हुने भन्ने कुरा चाहिँ अलिकता विचार गर्नुपर्छ होला मनन गर्नुपर्छ होला जस्तो लाग्छ किनभने हामी जति टाढा हुन्छौँ वास्तवमा हामी त्यति धेरै नै टाढा हुन्छौँ हो हामी याद गर्छौँ एकअर्कालाई तर साँच्चै प्रेम देखाउने चाहिँ सँगै बसेर हो कहिलेकाहीँ बाध्यताले हामी टाढिन्छौँ सकेसम्म त्यस्ता बाधा अवरोधहरू जीवनमा नआओस् भनेर हामीले जीवनमा छाँटकाँट पनि गर्नुपर्ने हुनसक्छ कहिलेकाहीँ हाम्रो महत्त्वकाङ्क्षा अथवा हाम्रो विभिन्न ऋण लिने बानीहरूको कारणले गर्दा अथवा कहिलेकाहीँ पारिवारिक स्थितिको कारणले गर्दा पनि हामी एकअर्काबाट टाढा हुन्छौँ विशेष गरी अहिले विदेश जाने ट्रेन्ड नै चलेको छ जसको कारणले गर्दा युवाहरूबिच श्रीमान श्रीमतीबिच कुनै कुराकानी नहुने स्वाभाविक स्नेह र प्रेम घट्ने यस्तो देखिरहेको छ तैपनि तपाईँहरू जो एकअर्काबाट टाढा हुनुहुन्छ सबैले प्रेम विकास गर्ने कोसिस गरिरहनु भएको छ यदि तपाईँको जुन उद्देश्यले गर्दा विदेशिनु भएको थियो त्यो उद्देश्य पुरा भइसकेको छ भने कृपया तपाईँ आफ्नो श्रीमान वा श्रीमतीसँगै अथवा परिवारसँगै आएर बस्नुहोस् भनेर पनि म आग्रह गर्न चाहन्छु स्मृतिजीलाई धेरै धन्यवाद छ यति गहन कुरा लेखिदिनु भएकोमा छोटो शब्द तर एकदमै गहन कुरा लेख्नुभएको थियो त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ कमल श्रेष्ठजीले कमल श्रेष्ठजीले के लेख्नुभएको छ म हेर्दैछु उहाँ लेख्नुहुन्छ हेलो हाई दर्शन नमस्ते म Kamal Shrestha from Tinjhuri media group प्रवास नेपालको सक्रिय सदस्य तेह्रथुमको फेदाबबाट हो यस कार्यक्रम मार्फत घर सन्देश गुड नाइट राख्नुपर्दा साथीहरू हुनुहुन्छ सीता भण्डारी सुनिता लकान्द्री देव बासकोटा त्यसै गरी मनोज भुजेल छुच्ची आरती लिम्बू भुजेल मिडिया प्रेमी समीक्षा जोशी वेदराज विष्ट कान्छा पूजा मानदेव मानदेम्बा लिम्बू टिकाराम सुनवार रामलाल सुमन रिना लिम्बू मेनुका मुखिया अनन्या लिम्बू लोकेन थोक्लेन लिम्बू लगायतका थुप्रै साथीको नाम लेख्नुभएको छ कमलजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ हाम्रो नियमित श्रोता हुनुहुन्छ भूमिनन्द सेलिङजीले miss you all good night everyone भन्नुभएको छ भूमिजीलाई यो कमेन्टको लागि धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ हाम्रो नियमित श्रोता हुनुहुन्छ उहाँ पनि रामलाल सुमनजीले लेख्नुहुन्छ हाई गुड नाइट हजुर म नेपाल भारत मैत्री रेडियो श्रोता सङ्घको मेम्बर राइट नाउ मलेसियाको पेनाङबाट रामलाल सुमन प्रोग्राम मार्फत गुड नाइट विशेष राख्नुपर्दा अप्सरा दहाल भट्टराई विजय पौडेल सर जमिनदार बाउको इमान्दार छोरो पूजा योङहाङ लक्ष्मी पौडेल सफल पौडेल खत्री बुद्धवीर तामाङ कुर्वान हवारी सर मिडिया प्रेमी नतासा लिम्बू प्रतीक्षा थापा मगर लालु आले मगर घायल अभिरमान सुनवार लगायतका थुप्रै साथीहरूको नाम लेख्नुभएको छ रामलालजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ रेडियो अनमोल नब्बे मेगा मेगाहर्जबाट त्यसै गरी तपाईँले रेडियो अनमोल डट कम र हाम्रो पात्रो मोबाइल एपमा पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ तपाईँ हाम्रो पात्रोबाट रेडियो अनमोल सर्च गरेर हामीलाई प्रत्यक्ष सुन्न सक्नुहुन्छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा हामी सदा जस्तै जीवनका प्रेमका कुरा गरिरहेका छौँ र तपाईँका सन्देशहरू राखिरहेका छौँ र म छु तपाईँकै मनभित्रको साथी चन्द्र जसबाट तपाईँले तपाईँका सन्देशहरू आवाज मार्फत सुनिरहनु भएको छ हामी जीवनमा आफ्नो मान्छेलाई धेरै प्रेम गर्छौँ परिवारलाई धेरै प्रेम गर्छौँ अनि कहिलेकाहीँ परिवारबाट टाढा भइरहेका हुन्छौँ त्यस्तो बेला परिवारको साह्रै याद आउँछ आफन्तको साह्रै याद आउँछ अनि कहिलेकाहीँ कसरी एकअर्कालाई मनको भावना साटासाट गर्ने होला जस्तो लाग्छ हुन त आजभोलि फेसबुक म्यासेन्जर भाइबर इमो लगायतका थुप्रै माध्यमहरू छन् जसको कारणबाट हामी एकअर्कासँग नजिकिन सक्छौँ तर कतिपय कुराहरू कहिलेकाहीँ अनुहार हेरेर सिधै भन्न सकिँदैन आफ्नो मान्छेलाई भन्न चाहेका कतिपय कुराहरू मुख फोरेर भन्न सकिन्न त्यस्तो बेला हामी शब्दको सहारा लिनुपर्छ अनि कार्यक्रम मुटुदेखि मुटुसम्म शब्दको सहारा लिएर आफ्नो मान्छेलाई सन्देश पठाउने एउटा माध्यम पनि हो अथवा तपाईँको मान्छेलाई सम्झना सम्झना गर्ने एउटा माध्यम हो त्यसैले तपाईँ यस्तो माध्यम खोजिरहनु भएको छ भने मुटुदेखि मुटुसम्ममा तपाईँका सन्देशहरू पठाउन सक्नुहुन्छ त्यसका लागि भने तपाईँले रेडियो अनमोल फेसबुकमा सर्च गर्नुभयो भने रेडियो अनमोल खोज्नुहोस् अनि त्यहाँ मुटुदेखि मुटुसम्मको लागि पोस्ट गरेको छ त्यो पोस्ट मुनि कमेन्ट गर्न सक्नुहुन्छ त्यसै गरी तपाईँले फेसबुक डट कम स्ल्यास सबै सौगात अनुराग टाइप गर्नुभयो भने हाम्रो फेसबुक पेज सबै सौगात देख्नुहुनेछ र त्यहाँ पनि तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ र तपाईँले गर्नुभएका कमेन्टहरूलाई म कार्यक्रममा स्थान दिनेछु आज चाहिँ म तपाईँले गत साता गर्नुभएका कमेन्टहरूलाई स्थान दिँदैछु र अर्को साता तपाईँले आज गर्नुभएका कमेन्टहरूलाई राख्नेछु अब भने फेरि ढिला नगरी म तपाईँकै कमेन्टतर्फ लाग्दैछु यो कमेन्ट गर्नुभएको छ हाम्रो नियमित श्रोता हुनुहुन्छ उहाँ पनि पूजा योङहाङजीले सयपत्री मिडिया ग्रुपको मेम्बर पूजा योङहाङ माङसेबुङ गाउँपालिका दुई इलाम घर भई हाल झापाबाट रात्रिकालीन सन्देश राख्नुपर्दा साथीहरू अमित इसारण चौधरी साजन योङहाङ लिम्बू वेदराज विष्ट कान्छा रामलाल सुमन सुमन गुरुङ विनोद लजालु पूर्वेली आकाश राई कुर्बान हवारी बुद्धवीर तामाङ जगत कुयु राई विनोद लिम्बू देवशाली तेजिका राई मिसिङ रेवत त्यसै गरी निश्चल ढकाल प्रकाश अर्पण हिम्मत खड्गे लगायत मेरो नाम र आवाजसँग परिचित सम्पूर्णलाई गुड नाइट मिठो सपनीको कामना ओके बबाई भन्नुभएको छ पूजाजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ मिडिया प्रेमी सबिना कन्दङवाजीको उहाँको पनि हाम्रो कार्यक्रममा विशेष गरी कमेन्टहरू आइरहन्छन् आज पनि सबिनाजीको कमेन्ट पढ्न पाउँदा मलाई खुसी लाग्यो उहाँ लेख्नुहुन्छ हेलो नमस्ते म सयपत्री मिडिया ग्रुपको मेम्बर हो सबिना कन्दङ्वा फ्रम तेह्रथुम Chhate Dhunga Chhate Dhunga my good night विशेष टु सोना कन्दङ्वा विवेक प्रज्वल इङनाम त्यसै गरी Lingden Mickey Dipson Chhetri Chandrakala Rai Shyam Adhikari Devman Dewan and all my friends good night bye bye भन्नुभएको छ मिडिया प्रेमी सबिना कन्दुवाङवाजीलाई पनि यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ कमल श्रेष्ठजीले हेलो हाई दर्शन नमस्ते म Kamal Shrestha from Tinjuri media group प्रवास नेपालको सक्रिय सदस्य तेह्रथुमको फेदाबाट हो यस कार्यक्रम मार्फत घर सन्देश राख्नुपर्दा साथीहरू हुनुहुन्छ सीता भण्डारी सुनिता लकान्द्रे देव बास्कोटा मनोज भुजेल सुची आरती लिम्बू भुजेल मिडिया प्रेमी समीक्षा जोशी वेदराज कान्छा पूजा मान्देङबा लिम्बू लगायतको थुप्रै साथीहरूको नाम लेख्नु भएको छ कमलजीको म्यासेज मैले दोहोऱ्याएर पढेँ कि जस्तो लाग्छ एनिवे धेरै धन्यवाद छ कमलजी तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ इस्माइल खुसी सुब्बाजीले गुड नाइट अल फ्रेन्ड्स भन्नुभएको छ खुसीजीलाई पनि यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ से आते हैं हमें तड़पाते हैं कुछ भी आती है पूछे जाती है कि घर कब आओगे कि घर कब आओगे लिखो कब आओगे कि तुम बिन ये घर सुना सुना है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 कब आओ मैं वापस आऊंगा मैं वापस आऊंगा रमने गाँव में उसी की छाओ में कि माँ के आंचल से गाँव के पीपल से किसी के काजल से किया जो वादा था वो निभाऊंगा मैं एक दिन आऊंगा